नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरू भएको छ भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा शुरू भएको महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने भने पनि विशेष कारण उहाँ चितवन नआएपछि आदिवासी जनजातिहरूको आन्दोलनमा शहीद भएका शहीद धनबहादुर थनेतका छोरा तोपबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो आदिवासी जनजाति समुदायका नेताहरूले जातीय पहिचान सहितको संहिता नस्वीकार्ने ठूला दलका केही नेताहरूका कारण विगतको संविधान सभा विघटन भएको बताएका छन् उनीहरूले जातीय पहिचान सहितको संघीयता कायम गराउनको लागि आफ्नो पार्टी सडक संगठनमा आदिवासी जनजाति समुदायका नागरिक एक भएर लाग्नुपर्ने बताएका हुन् उद्घाटन सत्रमा बोल्दै पूर्व अर्थमन्त्री तथा एकीकृत माओवादी नेता वर्षमान पुनले आदिवासी जनजातिको मुद्दा स्थापित गर्न फुटेर भन्दा पनि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो जातीय पहिचान सहितको संघीयतालाई स्वीकार नगरिएका कारण नै संविधान सभाको विघटन भएको पुनको भनाइ छ नेता पुन अनन्तले आदिवासी जनजातिले उठाएका विषयमा ए माओवादी सकारात्मक भएको बताउँदै आगामी संविधानमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान बन्ने दावी गर्नु नेकपा माओवादी नेता सुरेश आले मगरले जातीय अस्तित्व बचाउनका लागि एकताको जरुरी रहेको टिप्पणी गर्नुभयो त्यस्तै संघीय समाजवादीका अध्यक्ष अशोक राईले चार दलको कारणले गर्दा संविधान सभाबाट संविधान नआएको भन्दै आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो एमाले पोलिट ब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ काङ्ग्रेस केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङ लगायतका नेताहरूले पनि उद्घाटन सत्रमा सम्बोधन गर्नुभएको थियो उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले चार दलले विवादित व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएर लोकतन्त्रको खिलले उडाएको बताउनुभयो चार दलले प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएर दलहरूले देशलाई निर्दलीय नेतातर्फ धकेलेको बताउँदै चार दलले देशमा सैनिक शासन लगाउन खोजेको आरोप लगाउनुभयो तेइस वर्षपछि पहिलो पटक राजधानी बाहिर आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र अगाडि चितवनका विभिन्न ठाउँबाट संस्कृति झाँकीसहित वृहत शोभायात्रा निकालिएको थियो महाधिवेशनको उद्घाटन सत्र भरतपुरमा भए पनि बन्द सत्र भोलि र पर्सि सौराहामा हुनेछ देशभरबाट पाँच सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् हिमाली चारवटा बाहेक एकहत्तर जिल्लामा आफ्नो शाखा रहेको महासंघले जनाएको छ महाधिवेशनको बन्द सत्र पर्यटकीय क्षेत्र सौराहामा तय गरिएको छ तीन दिनसम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ गृहमन्त्री माधव प्रसाद घिमिरेले आगामी कार्तिक महिनाको अन्तिम वा मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकार मिति घोषणाको अन्तिम तयारीमा रहेको बताउनु भएको छ चितवनका सरकारी कर्मचारीलाई आज बिहान भरतपुरमा निर्देशन दिँदै उहाँले निर्वाचनलाई दृष्टिगत गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो मुलुक अप्ठ्यारो स्थितिबाट गुज्रिएको उल्लेख गर्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरूसँग वार्ता गरी सरकार सबै दललाई निर्वाचनमा सहभागी गराउन लागि परेको बताउनुभयो लोकतान्त्रिक विधि निर्वाचन भएको र मुलुकमा दिगो शान्ति स्थापनाका लागि निर्वाचनको विकल्प नभएको भन्दै मन्त्री घिमिरेले असन्तुष्टि दलहरू पनि निर्वाचनमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो संक्रमणकालमा राजनैतिक संरक्षणमा आपराधिक गतिविधि मौलन सक्ने भन्दै मन्त्री घिमिरेले त्यसतर्फ चनाखो रहन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो मुलुक निर्वाचनको माहौलमा होमिएको बताउँदै उहाँले कर्मचारीलाई लामो विदा नदिन र महिला हिंसाका घटनालाई रोक्न पनि उहाँले निर्देशन दिनुभयो रत्नगर एक बकुलर स्थित अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको सभा हलमा आयोजित उक्त तालिममा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड उज्जवल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका जना शेयर सदस्यहरू सहभागी रहेका थिए अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिका संयोजक श्री हेमा अधिकारीको सभापतिमा सभापतित्वमा आयोजित उक्त तालिमको उद्घाटन सत्रमा सेयर सदस्य सुरज पौडेले स्वागत मन्तव्य र संस्थाका अध्यक्ष वेद प्रसाद आचार्यले सहकारीका उद्देश्य मूल मान्यता शिव दक्षताको बारेमा सबै शेर सदस्यहरूमा स्पष्ट हुनुपर्ने भएकाले र गैर सदस्यलाई पनि सहकारीमा आबद्ध गराउन तालिमको सहयोग पुग्ने बताउँदै तालिम तालिमका बारेमा प्रश्न पार्नु भएको थियो उक्त तालिममा अध्यक्ष वेदप्रसाद आचार्य र शिक्षा उपसमिति संयोजक हेमा अधिकारीले सहजीकरण गर्नुका साथै सचिव वासुदेव आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको तालिमको अन्त्यमा सहकारी कोपिला लामिछानेले तालिमका बारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो मजदुरहरूको हक हितको विषयमा राज्यले व्यवस्था गरेको एक कार्यक्रमका वक्ताहरूले गुनासो गरेका छन् नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र चितवनको पाँचौं जिल्ला अधिवेशनमा बोल्ने वक्ताहरूले यस्तो गुनासो गरेका हुन् मजदुरहरूले श्रम गरे अनुसारको उचित मूल्य प्राप्त गर्नुपर्ने र मजदुरहरूको हक हितका लागि उनीहरूको संरक्षण गरिनुपर्ने उनीहरूले बताएका छन् राज्यले उनीहरूको लागि स्पष्ट नीति नबनाएका कारण नीति निर्माण तहमा मजदुरहरूको सहभागिता हुनुपर्ने उनीहरूले जोड़ दिएका छन् कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका चितवनका सभापति टेक प्रसाद गुरुङले मजदुरहरूको आर्थिक स्तर उकास्नको लागि राज्यले उनीहरूको सामाजिक सुरक्षा सेवा सुविधा र हकितका विषयमा ध्यान पुर्याउन आवश्यक रहेको बताउनु भएको छ आफ्नो अधिकारको लागि मजदुरहरू सबै संगठित भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो आजै सम्पन्न सो अधिवेशनले कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ कार्यक्रममा नेपाल ट्रेन युनियन काङ्ग्रेस स्वतन्त्र चितवनका अध्यक्ष लक्ष्मण भट्टराईको अध्यक्षतामा भएको थियो उत्तरी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीलाई पुत्र शोक परेको छ चितवन पोस्ट दैनिकका सहसम्पादक समेत रहनुभएका सुवेदीका छोरा रजत सुवेदीको आज दिउँसो देवघाटमा नदी नदी डुबेर मृत्यु भएको हो साथीसँग घुम्न गएका रजत पौडी खेल्ने क्रममा देवघाटको सीता गुफा नजिक कृष्ण गण्डकी नदीमा डुबेको जिल्ला प्रहरीकाले तनौले जनाएको छ उनको सब स्थानीय बोटीको सहयोगमा नदीबाट निकालिएको छ यसै वर्ष एसएलसी दिएका अन्दाजी सत्र रजत वर्षीय भरतपुर नगरपालिका वार्ड नम्बर बाह्र निवासी पत्रकार सुवेदीका एक मात्र छोरा हुन् उहाँका तीनवटा छोरी छन् सद्भावना पार्टी जिल्ला कार्य समिति चितवनले यही वैशाख छब्बिस गतेदेखि सुरु गरेको रिले अनसन शनिबार तेस्रो दिन पनि जारी रह्यो पार्टीका नेता कार्यकर्ता विभिन्न बाह्र बुधे मागहरू राख्दै जिल्ला प्रशासन कार्यालयमा रिले अनसन बसिरहेका छन् पार्टीले आफ्ना मागहरूप्रति शान्तिपूर्ण संघर्षका क्रममा रिले अनसन शुरू गरेको हो संविधान सभाको निर्वाचन मिति अविलम्बन घोषणा गरिनुपर्ने अन्तरिम संविधान तथा राजनीतिक सहमति विपरीत रहेको नागरिकता वितरण निर्देशिका दुई हजार सत्तरीको संशोधन गरी आमाको नागरिकताको आधारबाट नागरिकता प्रदान गरिनुपर्ने चितवन जिल्लालाई लोडसेडिङ मुक्त क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने चितवन जिल्लाभित्र पर्ने सुक्खा क्षेत्रमा सिँचाइ बोरिङ र खानेपानीको व्यवस्था गरिनुपर्ने संविधान सभाको धारा एक्काइसको आधारमा सरकार संवैधानिक निकाय तथा अदालत लगायत सम्पूर्ण निकायहरूमा समानुपातिक समावेशी नियुक्ति गरिनुपर्ने लगायतका मागहरू रहेको सद्भावना पार्टीका केन्द्रीय सदस्य अर्जुन उप्रेतीले बताएका छन् नेकपा एमालेको घर घरमा एमाले अभियान अन्तर्गत शनिबार रत्नगर बाह्रमा भएको भेलाले अखिल नेपाल महिला संघ गठन गरेको छ भेलाले तीनवटा टोल कमिटी पनि चयन गरेको छ पार्टी वडा अध्यक्ष सुभाष घिमिरेको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गोविन्द भट्टराईको प्रमुख आतिथ्यमा भएको भेलाले बेलकुमारी श्रेष्ठको अध्यक्षतामा एघार सदस्य अखिल नेपाल महिला संघ कार्य समिति गठन गरेको हो यस्तै सुब्बा चोकदेखि डुम्री चोकसम्मको टोलमा बद्री विलास खतिवड़ा सुब्बा चोकदेखि भीमबहादुर चोकसम्म प्रेमबहादुर बुढाथोकी र भीमबहादुर चोकदेखि डुम्री चोकसम्मको टोलमा पशुपति खनालको अध्यक्षतामा एघार एघार सदस्यीय टोल समिति गठन गरेको हो कार्यक्रममा प्रमुख अतिथि भट्टराईले नेकपा एमाले सञ्चालन गरेको अभियान र नीति तथा कार्यक्रमको बारेमा जानकारी दिएका थिए अखिल नेपाल महिला संघ जिल्ला कमिटी सचिवालय सदस्य एवं नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर दुईकी सहसचिव विमल दुवाडीले अखिल नेपाल महिला संघको पृष्ठभूमि र महिलाको उत्थानमा यसले खेलेको भूमिका विषयमा प्रश्न पारेका थिए कार्यक्रममा क्षेत्रीय सदस्य रामध्वज भण्डारी मंगलिया माया नेपाली नगर कमिटी सदस्य टुना घिमिरे इन्द्र भण्डारी चित्रबहादुर भण्डारी युवा संघ क्षेत्रीय उपाध्यक्ष बालकुमार घिमिरे लगायतले पनि बोलेका थिए नेकपा एमालेको घर घरमा एमाले अभियान अन्तर्गत आज रतनगरको सात नम्बर ओडमा घर दैलो अभियान कार्यक्रम सम्पन्न भएको छ जिल्ला कमिटी सदस्य सुशीला लामिसानेको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण खनाल जिल्ला सचिवालय सदस्य नारायण वन रत्नगर नगर अध्यक्ष प्रेमबा प्रेमनाथ दुवाडी लगायतले मन्तव्य राख्नु भएको थियो त्यस्तै नेकपा एमाले जुटपानी ओडा नम्बर दुईको ओडा भेलाले बादल खनालको संयोजकत्वमा सात सदस्य ओडा कमिटी गठन गरेको छ साथै ओडा पाँचको संयोजक पुष्नाथ अधिकारी सहित एघार सदस्य र वडा नम्बर सातमा धनबहादुर थिङको संयोजकत्वमा पन्ध्र सदस्य एउटा कमिटी गठन भएको छ सो कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सहदेव लोकान्द्र र विनोद रेग्मे जुटपानी गाउँ कमिटी अध्यक्ष केशव लामा सचिव लक्ष्मी नारायण चौलागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो नेपाली कांग्रेस बच्चौलीको भातृ संगठन आदिवासी जनजाति इकाई समितिको शनिबार भएको भेलाले पूर्णप्रसाद चौधरीको अध्यक्षतामा एघार सदस्यीय कार्य समिति चयन गरेको छ जसअनुसार उपाध्यक्षमा छन्नु महत्तो कोषाध्यक्षमा गोमा गुरुङ र सदस्यहरूमा सानुमाया तामाङ भरत महत्तो सुरेन्द्र चौधरी मानकुमार चौधरी लगायत रहेका छन् भने क्षेत्रीय प्रतिनिधिमा पूर्णप्रसाद चौधरी सोमबहादुर तामाङ कञ्चन कुमार चौधरी र भगवती माझी चयन भएको नवनिर्वाचित अध्यक्ष केदार प्रसाद चापाकाईद्वारा हस्ताक्षर विज्ञप्तिमा जनाइएको छ नेपाल शिक्षक संघ चितवनले आफ्नो चौबिसौँ स्थापना दिवस सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन शनिबार गरिएको खुल्ला रक्तदान कार्यक्रममा पैंतिस जनाले रक्तदान गरेका छन् चितवन शाखाका अध्यक्ष ध्रुवराज पोखरेलले पाँच महिला सहित पैंतिस जनाले रक्तदान गरेको जानकारी दिनुभएको छ उहाँका अनुसार यही तीस गते जीविस भवना विशेष समारोहका बेस सप्ताहव्यापी कार्यक्रमको औपचारिक समापन गरिने जानकारी दिनुभएको छ विश्व शान्ति समाज भरतपुरले शनिबार अन्तर विद्यालय व्यक्तित्व कला प्रतियोगिता सम्पन्न गरेको छ विद्यार्थीहरूको भातृत्व विकास क्षमता विकास एवं हरेक समयमा शान्तिको कार्यमा संलग्न हुन प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको आदर्श परिवार विश्व शान्तिको आधार विशेष व्यक्तित्व कला प्रतियोगितामा नारायणी नमुना उच्च मावि भरतपुरका मिलन कटुवाल पोलार स्टार अवश्य अवश्य माविका मिरणा शर्मा द्वितीय नयाँ किरण बाबु भोजाडका गंगा तामाङ तृतीय भएको कार्यक्रम संयोजक प्रेम कुमार श्रेष्ठले जानकारी दिएका छन् प्रतियोगितामा एघार विद्यालयको सहभागिता रहेको थियो त्यस्तै कार्यक्रममा संस्थामा आबद्ध भई वा अन्य संस्थामा आबद्ध भई शान्ति स्थापना गर्न सहयोग गर्ने समाजसेवी राजनीतिज्ञ बुद्धिजीवी शिक्षक नागरिक समाज लगायतका आठवटा अगुवाहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ रत्नगरको जयमङ्गलमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि शनिबार खाद्यान्न सहयोग प्राप्त भएको छ संरक्षण केन्द्रमा खाद्यान्न अभाव भइरहेका बेला सुस्वास्थ्य डेन्टल अस्पताल नारायणगढका व्यवस्थापक ध्रुव घिमिरेले चार बोरा चामल र पाँच लिटर तोरीको तेल सहयोग गर्नुभएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभएको छ केन्द्रमा मकानपुरको काकाडा सहित चितवनको पहाडी गाविस सिद्धि कोरा काउले लोत्तर र शक्तिखोरका छयालिस जना चेपाङ बालबालिका आवासीय सहित अध्ययन गरिरहेका छन् नुवाकोटको त्रिशुलीमा सम्पन्न मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगिता चितवन दोस्रो भएको छ प्रतियोगितामा चितवनले चार स्वर्ण र दुई रजत पदक प्राप्त गरी दोस्रो भएको तेक्वान्दो संघ चितवनका अध्यक्ष पुष्पराज जोशीले जानकारी दिनुभएको छ प्रतियोगितामा महिलातर्फ सुस्मिता थापा मगर पुरुषतर्फ अरुण अधिकारी मनोज विक र विक्रम गुरुङले स्वर्ण पदक प्राप्त गरेका हुन् त्यस्तै पार्वती गुरुङ र अनिता बस्नेतले रजत पदक प्राप्त गरेका जोशीले जानकारी दिनुभयो आउँदो जेठ एघार गतेदेखि एघार गतिसम्म पोखरामा हुने एघारौं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण प्राप्त गर्ने खेलाडीहरूले सहभागिता जनाउनेछन् प्रतियोगितामा महिलातर्फ चितवनकी सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न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 चाहिँ धेरै चाहिँ भइरहेको हुनाले र मान्छेहरूले चाहिँ कतिपय मान्छेहरूले विश्वास नगरेर खानपिन पनि गर्छन् सर्वप्रथम त पहिला आफ्नो घरहरू सफा गर्नुपर्छ खाल्डो खुल्टी भएको ठाउँमा माटोहरू पुर्ने फोहोर मैलो सफा गर्ने अनि खोइ जान पर्यो भने मास्कहरू चस्मा लगाएर जानुपर्ने पानीहरू शुद्ध बनाएर खानुपर्ने वरिपरि भएको समुदायलाई सफा गर्ने तर त्यस्तो गर्नु हुँदैन चेतनामूलक कम कम भएको हुनाले सबैलाई प्रचार प्रसार चाहिँ नि र नगरपालिका अथवा गाविसबाट चाहिँ नि प्रचार प्रसार गरिनुपर्छ गर्मीमा चाहिँ यो हावाहुरी कारणले विभिन्न किसिमको रोगहरू लाग्न सक्छ होइन यसबाट बच्न चाहिँ हामीले बाटोघाटोमा हिँड्दाखेरि मास्कहरू लगाउने चस्मा लगाउने तथा आफ्नो घर वरिपट्टि सुगर र सरसफा कायम गर्नुपर्छ होइन अनि घर वरिपरि वरिपरि पानीहरू जम्न दिनु भएन जसको कारणले विभिन्न किसिमको ब्याक्टेरिया जम्स अनि मस्किटोहरूको